जब जब जिन्दगीमा नसोचेका परिवर्तनहरू हुन्छन् तब हामी आत्तिन्छौँ डराउँछौँ अनि केही गर्न नसक्ने हदसम्म पुगेर हरेस खान्छौँ हामी संसारलाई बदल्न खोज्छौँ तर जब वास्तविक रूपमा आफै बदलिनुपर्ने दिन आउँछ तब हामी लाचार र कमजोर महसुस गर्छौँ हामीलाई हाम्रा समस्याहरू हाम्रा परिस्थितिहरू अरूको तुलनामा कैयौँ गुणा पीडादायी महसुस हुन्छ अरूले हाम्रो भावना बुझ्दैनन् जस्तो लाग्न सक्छ तर वास्तविकता त यो हो कि यो पृथ्वीभरि नै हामी मानिसहरूले भोग्ने समस्याहरू एउटै छन् जताततै हत्या हिंसा खस्कदै गएको नैतिक स्तर रोग महामारी प्राकृतिक प्रकोप अनि मृत्यु यी सबै मानिसहरूले भोग्ने साझा चुनौतीहरू हुन् तर हामी मध्ये धेरैलाई यसबारेमा सोच्ने फुर्सदसम्म पनि छैन बरु हामी यसको समाधान खोज्नुभन्दा क्षणिक आवेगमा नै खुसी हुन खोज्छौँ तर यी समस्याहरूको समाधान पनि छ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 पोस्ट गरिसकेका छौँ र कहिलेकाहीँ चाहिँ हामीले ढिला पनि गर्छौँ त्यसको लागि माफी चाहन्छु तर तपाईँले पोस्ट देख्ने बित्तिकै कृपया कमेन्ट गरिहाल्नुहोस् अनि तपाईँले आज गर्नुभएका कमेन्टहरूलाई मैले आजकै कार्यक्रममा राख्न सक्दिनँ त्यसैले आउँदो साताको कार्यक्रममा तपाईँका सन्देशहरू र भावनाहरू राख्ने गर्छु तपाईँका सन्देशहरू र भावनाहरू आज पनि मसँग छन् तीहरू राख्नुभन्दा अगाडि आउनुहोस् सबैभन्दा सुरुमा सुनौँ यो सुमधुर शान्तिका आवाज सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेघार्स हेटौँडा मकवानपुरबाट र हाम्रो पात्र मोबाइल एपमा पनि तपाईँले यो कार्यक्रम लाइभ सुन्न सक्नुहुन्छ हरेक मङ्गलबार राति सवा नौ बजीदेखि दस बजीसम्म र कार्यक्रम मुटुदेखि मुटुसम्मको पुरानो भागहरू तपाईँले सुन्न छुटाउनु भएको छ भने तपाईँले सबै सौगात डट ब्लग स्पट डट कम टाइप गर्नुहोस् अथवा गुगलमा तपाईँले सवि सौगात खोज्नुभयो भने पनि मेरो ब्लग देखिन्छ त्यो ब्लगमा मैले कार्यक्रम पुरै अडियो फाइल अपलोड गर्ने गरेको छु तपाईँले त्यहाँबाट डाउनलोड गरेर सुन्न वा त्यहाँ प्ले गरेर सुन्न पनि सक्नुहुन्छ र अब भने म ढिला नगरी तपाईँका कमेन्टहरू राख्दैछु यो पहिलो कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ रामु केसी अन्जान र उहाँको मुक्तक छ राम्रो मुक्तकहरू लेख्नुहुन्छ र उहाँको मुक्तक यस्तो छ सुन सबैको चित्त बुझाउन भगवानले पनि सकेन सुन सबैको चित्त बुझाउन भगवानले पनि सकेन एकैचोटि सबैलाई भुलाउन भगवानले पनि सकेन सुन सबैको चित्त बुझाउन भगवानले पनि सकेन एकैचोटि सबैलाई भुलाउन भगवानले पनि सकेन कसैलाई खुसी बनाउँदा कोही रिसाउँछन् यो दुनियाँमा कसैलाई खुसी बनाउँदा कोही रिसाउँछन् यो दुनियाँमा र त सबैलाई एकैचोटि रुवाउन भगवानले पनि सकेन एकैचोटि सबैलाई भुलाउन भगवान्ले पनि सकेन सुन सबैको चित्त बुझाउन भगवान्ले पनि सकेन भनेर राम्रो मुक्तक पठाउनु भएको छ रामु केसी अन्जानजीले गुल्मीको मान्छे हाल युरोपबाट भन्नुभएको छ रामुजी तपाईँका गजल मुक्तकहरू निकै राम्रा हुन्छन् र आज पनि तपाईँको मुक्तक पढ्न पाएकोमा धेरै खुसी लागेको छ आगामी दिनमा पनि तपाईँको यस्तै मुक्तको हामी अपेक्षा गर्छौँ साँच्चै नै हामी कहिलेकाहीँ जीवनमा विभिन्न बाधा अडचनहरू भोग्छौँ कहिलेकाहीँ हामी मान्छे हो स्वाभाविक रूपमा हामी भगवान्लाई खोजिहाल्छौँ संसारमा हुन त अहिले नास्तिकहरू पनि छन् जसले भगवान्मा विश्वास गर्दैन तर अधिकांश मान्छेहरू हामीलाई बनाउने हाम्रो दुःख सुख हेरिरहने कोही न कोही हुनुपर्छ भनेर विश्वास गर्छौँ र उहाँ कस्तो हुनुहुन्छ उहाँले साँच्चै नै हामीलाई दुःख दिनुहुन्छ कि हुँदैन त्यो चाहिँ हामीले खोज्नुपर्ने विषय हो र यही विषयमा मुक्तक लेख्नुभएको थियो रामु केसी अन्जानजीलाई धेरै धेरै धन्यवाद छ साँच्चै नै हामी सबैलाई खुसी पार्न सक्दैनौँ त्यसैले पनि हामी जतिलाई खुसी पार्न सक्छौँ त्यतिलाई चाहिँ खुसी पार्ने प्रयास गरिरहनुपर्छ सबैभन्दा सुरुमा त आफू खुसी हुन सिक्नुपर्छ अनि त्यस पछाडि हामीले आफ्नो जीवनसाथी परिवार आफन्त साथीहरू जतिलाई पनि खुसी बनाउन सक्छौँ त्यो प्रयास गर्नुपर्छ तर हाम्रा सीमितताहरू छन् हाम्रो एउटा क्राइटेरिया छ त्योभन्दा बाहिर गएर यदि कसैलाई खुसी बनाउन चाहन्छौँ भने त्यो चाहिँ आफैलाई दुखी बनाउनु हो त्यसैले अरूलाई सुखी बनाउन खोज्ने मान्छेले आफूले पनि सुखी हुन जान्नुपर्छ सबै कुरा आफू दुःखमा परेर अरूलाई हँसाउन खोज्यो भने त्यसको अर्थ चाहिँ त्यति रहँदैन जस्तो मलाई लाग्छ व्यक्तिगत भावना हो तपाईँलाई कस्तो लाग्छ कृपया भावनामा कमेन्ट गर्न सक्नुहुन्छ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 नमस्ते गुड नाइट अल मिस यु फ्रम ओखलढुङ्गा भन्नुभएको छ सफिरा सिर्जना सुनवारजीलाई पनि यो कमेन्टको लागि धेरै धन्यवाद छ तपाईँका छोटा छोटा कमेन्टहरू सदैव आइरहन्छन् सदैव यसरी नै माया गरिरहनुहोस् भनेर तपाईँलाई आग्रह गर्न चाहन्छु यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेगाहर्च हेटौँडा मकोवानपुरबाट हाम्रो पात्र मोबाइल एपबाट र तपाईँले रेडियो अनमोल डट कम र अनमोल खबर डट कमबाट यो कार्यक्रमलाई वेबसाइटमा पनि लाइभ सुन्न सक्नुहुन्छ हाम्रो पात्रबाट पनि तपाईँले लाइभ सुन्न सक्नुहुन्छ र कार्यक्रम मुटुदेखि मुटुसम्ममा अब भने म राख्दैछु एउटा भावना र यो भावना रहेको छ प्रेम र जीवनसँग सम्बन्धित भावना सुरु हुन्छ यसरी जब जब हामी आफ्नो विगतलाई सम्झन्छौँ तब एउटा अपुरो र अधुरो प्रेम कथाले जीवनलाई खल्लो बनाउने आधारहरू देख्छौँ त्यो अधुरो प्रेम कथाको छायाले हामीलाई तर्साउँछ गलाउँछ अनि अगाडि बढ्नबाट रोक्न खोज्छ तर जीवन विगतको दास बन्नु हुँदैन विगतमा गरेका गल्तीहरूमा प्रायश्चित गर्दै अनि त्यस गल्तीबाट पाठ सिक्दै हामी अगाडि बढ्नुपर्छ हामी अगाडि बढ्नु भनेको विगतलाई भुल्नु त होइन बरु विगतमा गरेको गल्तीहरूलाई सच्याउने प्रयास गर्नु हो अनि त्यसमा सकिँदैन भने त्यसलाई भुलेर पनि हो कहिलेकाहीँ विगतका कुराहरूले हाम्रो सफल वैवाहिक जीवनमा पनि धावा बोल्न सक्छ त्यसैले विगतका अध्यारा पाटोहरूसँग फेरि नजिक भइरहनु बुद्धिमानी होइन बरु विगतलाई समयसँगै आफूबाट जतिसक्दो टाढा राख्नु नै उचित हुन्छ कहिलेकाहीँ हामी जीवनसाथीसँग टाढिएको महसुस गर्दा विगतलाई सम्झने हदमा पुग्छौँ कहिलेकाहीँ वर्तमानभन्दा विगत नै प्यारो लाग्न पनि सक्छ तर त्यो हाम्रो विगत हो त्यो विगतले हामीलाई केवल ठेस मात्र दिन्छ अनि हाम्रो जीवनमा फेरि हुरीपुतास चलाउन सक्छ त्यसैले आफ्नो जीवनसाथीसँग सम्बन्ध चिसिँदा हामी विगतमा बिग्रिएका सम्बन्धहरूमा आश्रय लिन खोज्ने मूर्खता गर्नु हुँदैन बरु मेरो सबै थोक सबै कुरा मेरो जीवनसाथी हो भनेर मनन गर्नुपर्छ सम्बन्धमा जतिसुकै गहिरो दरार किन नआओस् हामी हाम्रो जीवनसाथीसँग सम्बन्ध सुधार्न र मायाले नै जीवन अगाडि बढाउन सधैँ तयार भइरहनुपर्छ जीवनसाथीसँग मात्र नभई यो कुरा परिवारमा पनि लागू गर्न सकिन्छ हो मुटु दुखेको बेला सबैसँग सम्बन्ध राम्रो बनाउन गाह्रो लाग्छ तर सम्बन्ध सुधार्न आफूले पनि त्यागहरू गर्न सधैँ तयार हुनुपर्छ मायामा फाटो आउँदा सम्बन्ध चिसिँदा अनि प्रेमका खातिर हामी सधैँ आफैमा एउटा माध्यम खोज्छौँ जसले पुर्याउन सकोस् हाम्रो प्रेमका आभासहरू मुटुदेखि मुटुसम्म कहिलेकाहीँ जीवनलाई हामी चलचित्रसँग दाँजेर हेर्छौँ जीवनभरि गरिने मायालाई केवल दुई घन्टाको चलचित्रसँग दाँजेर भावुक भइदिन्छौँ तर वास्तविक जीवन चलचित्र जस्तो हुँदैन चलचित्रमा भावुकता जगाउन सङ्गीत डायलग र दृश्यको प्रयोग गरिन्छ तर वास्तविक जीवनमा भावुक हुँदा न हाम्रो ब्याकग्राउन्डमा सङ्गीतको दुःखी धुन बज्छ न त कुनै संवाद नै मुखबाट निस्कन्छ बरु हामी निशब्द भइदिन्छौँ निशब्द हुँदा चलचित्रमा जस्तो धुन बस्दैन बरु हामी शून्यतामा हराउँछौँ जीवनसाथीसँग सम्बन्ध चिसिँदा चलचित्रमा जस्तो त्यागहरू हुँदैनन् बरु हामी आफ्नो गल्ती कमजोरी केही सम्झँदैनौँ केवल हाम्रो जीवनसाथीको गल्ती र कमजोरीहरूमा हाम्रो ध्यान जान्छ त्यसैले जीवन चलचित्र होइन बरु हामी मानिसको सोचाइ र कल्पनाको आधारमा बनाइएको एउटा सामग्री हो सम्बन्धहरू जोगाउँदा चलचित्रको कथामा जस्तो खोजेर हुँदैन बरु यसमा दुवैतर्फ विश्वास र प्रेमको आधार तयार हुनुपर्छ अनि मात्र हामी जीवनमा प्रेमका लागि त्यागहरू गर्न अनि जीवनसाथीसँगको सम्बन्ध सुधार्न तयार हुन्छौँ हाम्रो जीवनसाथी हामीसँग रिसाएर बस्दा जीवन नै अन्धकार जस्तो हुन्छ ठुस्स परेर रिसाएको मुहार कसलाई हेर्ने रहर होला र तर पनि सम्बन्धमा कहिलेकाहीँ त्यस्तै भइदिन्छ हामी एकअर्कासँग रिसाउँछौँ घुर्की लगाउँछौँ अनि एकअर्कासँग जिद्दी पनि गर्छौँ हामीले आफ्नो मान्छेबाट विशेष चासो पाउनका लागि यस्ता कुराहरू गरिरहेका हुन्छौँ तर कहिलेकाहीँ हामी बढ्दै माग गरिरहेका पनि हुन सक्छौँ जसलाई पुरा गर्न हाम्रो जीवनसाथीले ठुलो सङ्घर्ष गर्नुपर्ने पनि हुनसक्छ त्यसैले हामीले आफ्नो अनि आफ्नो जीवनसाथीको सीमिततालाई बुझिदिनुपर्छ आफ्नो जीवनसाथीको क्षमताभन्दा बाहिरको कुनै कुराको आशा गर्नु भनेको हामीले हाम्रो जीवनसाथीलाई दुःख र पीडामा धकिनु जस्तै हुन्छ सृष्टिकर्ताले हामीलाई दिनुभएका गुणहरूको अनुकरण गर्दै एकअर्काप्रति वफादार र मद्दतगार साबित भइरहन हामीले एकअर्कालाई सदैव साथ दिइरहनुपर्छ यी कुराहरू शब्दमा जति सुन्दर सुनिन्छन् व्यवहारमा लागू गर्न हामी धेरै पटक चुक्छौँ त्यसैले सकेसम्म हामी यस्ता कुराहरूमा चुकिहाल्यौँ भने पनि आफ्नो गल्तीलाई स्वीकार्न सदैव तयार रहनुपर्छ अनि मात्र हामी एकअर्काको बलियो साथी बन्न सक्छौँ जीवनभर सँगै हात समातेर एकअर्काको सुख दुःखमा साथ दिइरहन सक्छौँ कहीं दूर चले जाए हम आ कहीं दूर चले जाए हम दूर इतना कि हमें छू न सके कोई 家。 चले जा चांद जब झी जा सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म तपाईँले रेडियो अनमोल नब्बे मेगा हार्जमा सुनिरहनु भएको छ हरेक मङ्गलबार राति सवा नौ बजीदेखि दस बजीसम्म यो कार्यक्रम आउने गर्छ र गीतभन्दा अगाडि हामीले एउटा भावना राख्यौँ त्यो भावना तपाईँले मेरो ब्लगबाट डाउनलोड गरेर अथवा त्यहाँ प्ले गरेर सुन्न पनि सक्नुहुन्छ अब भने म एउटा कविता राख्दैछु यो कविता हामीले साभार गरेका हौँ साहित्य पोस्टबाट र यो कविताको शीर्षक छ रुजेका आँचलहरू र यो कवितालाई लेख्नुभएको हो कुसुम गौतमजीले उहाँको ठेगाना म्यानमारको टमोमा पर्छ र उहाँको कविता यस्तो छ आज फेरि अर्को प्रश्न उठेको छ ममताको सुन्ने आँचलबाट हे ईश्वर किन मौन छौ तिमी रितिएका आँखाहरूले सुक्खा सपना बुनिरहेकी छन् आमा क्रूरताले पराकष्ट नागिसकेको बाटोमा मानवताका पाइला खोजिरहेकी छन् कठै ती आमा आफ्नो छाती चसक्क चस्किँदा सन्तानप्रतिको चिन्ता मनमा हजारौँ कुराहरू खेलाउँदै वेदनाका छालहरू उर्लिएर आउँथे आज झन् कति चस्केका होलान् तिम्रा छातीहरू तिमी कति व्याकुल भयौ प्रत्येक ढुकढुकेको दुखाइमा गाँठो परेको गलाबाट निचोडिएका दुई शब्द उठ्न छोरा उठ त भावनाविहीन वर्तमानको छेन सुनसान भित्री मनको कोलाहालमा निष्प्राण सन्तानको ओठबाट आमा भन्ने पुकार सुन्न कति लालायत भयो तर तर चुपचाप भए बन्द ओठ सधैँ सधैँका लागि मौन ईश्वर चिम्लिएका आँखा आज फेरि हारेका छन् बन्दुक अघि ममताका आँचलहरू यो कविता राखेँ मैले साहित्य पोस्ट डट कमबाट हामीले सावर गरेका थियौँ कवि कुसुम गौतमको उहाँको ठेगाना हो म्यानमारको टमो र कविताको शीर्षक थियो रुझेका आँचलहरू साँच्चै नै हामीले सन्तान गुमाउनुको पीडा कति डरलाग्दो कति पीडादायी हुन्छ भनेर एउटै आमालाई अथवा पितालाई बाहेक अरू कसैलाई थाहा होला र हामी आमा बुवा हौँ भने सन्तानको पीडा कस्तो हुन्छ सन्तान गुमाउनुको पीडा कस्तो हुन्छ धेरैलाई थाहा हुनुपर्छ कहिलेकाहीँ हामीलाई यसरी दुःखहरू आइपर्दा समस्याहरू आइपर्दा हाम्रा प्रिय मान्छेहरू हामीबाट घुम्दा ईश्वरलाई केही मतलबै छैन कि जस्तो लाग्छ हाम्रो सृष्टिकर्ता कति निष्ठुर जस्तो लाग्छ तर सृष्टिकर्ताको योजना के छ पूर्ण रूपमा हामी बुझ्न सक्दैनौँ होला यति मिठो कविता लेख्नुभएकोमा कवि कुसुम गौतमजीलाई धेरै धेरै धन्यवाद छ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 रुकता है